नमस्कार आदरणीय श्रोतागणहरू स्वदेश तथा प्रदेशमा छरिएर रहनुभएका र संसारको जुनसुकै कुनामा रहेर पनि यस श्रृङ्खलामा आबद्ध हुनुभएका सबै सबैलाई साहित्यिक नमन छ सम्पूर्ण श्रोतागणहरूप्रति आभार प्रकट गर्दछु हजुरहरूलाई मैले प्रस्तुत गरेका विषयवस्तु कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया कमेन्ट बक्समा गएर दिनुहोला यदि प्रस्तुत विषय मन पर्यो भने यस च्यानललाई लाइक सब्सक्राइब र सेयर पनि गरिदिनु होला अब आजको विषयवस्तुतर्फ प्रवेश गर्दछु आज मैले मदन पुरस्कार विजेता खलङ्गामा हमाला एउटी नर्सको डायरी वाचन गर्न गइरहेको छु खलङ्गामा हमाला यस डायरीले पहिलोपटकमै मदन पुरस्कार जितेको थियो यस कृतिमा जुम्लावासीका वास्तविक घटनाहरू र द्वन्द्वले दिएका तातो घाउलाई यथार्थ चित्रण गरिएको छ अब यस कृतिलाई वाचन गर्ने आज्ञा दिनुहोस् यस कृतिको सुरुवाती भागमा लेखिएको छ बुवा र छोरी कुराकानी म यी कुराकानीलाई जस्ताको तस्तै वाचन गर्दछु बा हामी गरिब छौँ है हामीभन्दा गरिब त जुम्लामा बस्छन् बा तिनीहरूसँग लाउने खाने पनि छैन पुग्दो छैन पढ्न नि पाउँदैनन् धेरैले पाउँदैनन् अनि हामी जस्तै अध्यारोमा बस्नुपर्छ हो हामी भन्दा नि अध्यारोमा बस्छन् तिमीले धेरै पढेर जुम्लाका गरिबहरूको सेवा गर्नुपर्छ है यस कृतिलाई प्रकाशक पब्लिकेसन नेपाललाई कालिका स्थान काठमाडौँबाट गरिएको थियो यसको पहिलो संस्करण सन् दुई हजार तेह्रमा गरिएको थियो भने यसको दोस्रो संस्करण सन् दुई हजार चौधमा गरिएको थियो यस खलङ्गामा हमलाकी डायरीकी लेखक राधा पौडेल भन्नुहुन्छ म नर्स हौँ द्वन्द्व पछाडिको राजनीति बुझ्दिनँ खालि यसले छाडेका घाउ देख्छु खलङ्गा हमलाको साँची बनेपछि मेरो कोसिस यही छ यो घाउको टाटासम्म भरियोस् सरकारी जागिरी छाडेर विकासे काम सुरु गरेपछि गरिबी सामाजिक विभेद र द्वन्द्वले आक्रान्त कर्णालीवासीसँग मेरो सचेतकार भयो सानैदेखि गरिबी भोगेकीले म उनीहरूको दुखी आत्मसात गर्न सक्थेँ यसबीचको द्वन्द्वको त्रास नजिकबाट देखेँ माओवादी र सुरक्षा निकायको अचानक बनेर काम गर्नुपर्दाको पीडा भोगे सबभन्दा ठुलो कुरा कर्णालीवासीको मनोदशा बुझे जसले उज्जवल भविष्यको सपना देख्ने हैसियतसम्म राख्दैनन् मलाई लाग्यो यो अनुभव सङ्ग्रह गरिनुपर्छ म आफूलाई यहाँसम्म ल्याउन सहयोग पुर्याउने सबैलाई धन्यवाद दिन चाहन्छु एक्सन ओक्स नेपालको मितिरी गाउँ सँगसँगै बाँचौँका मितहरू किताब लेख्न घचघचाउने भाइ सरोज दाहाल र उत्तम ब्लोन लामा मेरा किरिङ मिरिङ अक्षर टाइप गरिदिने नारायण निरौला प्रकाशनको जिम्मा लिइदिने पब्लिकेसन नेपालै भिनाजोहरू उमाकान्त रेग्मी ठाकुर प्रसाद बस्ती र तिलराज भण्डारी मेरा छोराछोरी अनुपा स्वरूपा अनिल सञ्जीव सञ्जिता सौरभ शर्मिला ममता एलिसा एलिना लक्ष्मीकान्त जयहरू सुभाष र भरत तथा नातिनी समृद्धि र यस किताबका सम्पादक सुदीप श्रेष्ठ खलङ्गा हमलामा मारिएका सबै ज्ञात अज्ञात व्यक्ति र गरिबी सामाजिक विभेद तथा अन्यायमा परेर पल पल मरिरहेका सबै व्यक्ति वर्ग र समुदायलाई अब वाचन सुरु हुन्छ पृष्ठ एकबाट जुम्लामा झाडा पखाला फैलिनु भनेको काठमाडौँमा रोगाखोकी लागे जस्तै हो यसपालि अचम्मै भयो फागुन लाग्न पाएको छैन जुम्ला अस्पतालमा बिरामी बढ्न थाले पहिले वैशाख जेठतिर मात्र यस्तो हुन्थ्यो नयाँ अन्न गहुँ जौँ खाएर बेमौसमी झाडा पखालाले जुम्लेहरूलाई चिन्तित बनायो सायद पहिलोचोटि जिल्ला प्रशासन कार्यालयमा समेत बैठक र छलफल चल्यो त्यो पनि सायद पहिल्यैचोटि तिन महिना अघि दुई हजार अन्ठाउन्न कार्तिक अठाइस गते जुम्ला सदरमुकाम खलङ्गामा माओवादीले भीषण आक्रमण गरेको थियो त्यही भएर धेरै जसो कार्यालय प्रमुख नयाँ थिए माओवादी बिगबिकी र ताजा आक्रमणले हुन सक्छ सरकारी कर्मचारी संवेदनशील र जनउत्तरदायी देखिन्थे हरेक महिना तिन गते सबै कर्मचारी जिल्ला प्रशासन कार्यालयमा हाजिर हुनुपर्थ्यो महिनाभरका काम र योजना बनाउनु पर्थ्यो केही भवितव्य परे प्रशासन कार्यालयले उर्दी जारी गर्थ्यो र ताततै निर्णय सुनाइहाल्थ्यो टेलिफोन टावर ध्वस्त भएकाले खबर ल्याउन लग्न चिठीको भर थियो वा मन बुझेकालाई हुलाकी बनाएर दौडाउनु पर्थ्यो फागुन तिनको नियमित बैठकमा झाडापाखाले अरू एजेन्डा उछिनियो कारण खोतली शङ्का उपशङ्का जन्मिए जन्माइए एउटा कुरामा स्थानीय बासिन्दा कर्मचारी र कार्यालय प्रमुख हरूको मत मिल्यो कार्तिक अठाइसको आक्रमणमा मारिएकाहरूको सब तिला नदीमा फालिएको छ भन्ने सुनिन्थ्यो घाम चर्कदै गएकाले सब कुहिन थाले होला गाउँलेहरू यही नदीको पानी खान्छन् वैशाख नलाग्दै गाउँभरि पखाला चल्नुको कारण पानी प्रदूषण नै हुन सक्छ त्यसो हो भने त समस्या गम्भीर भयो कुरा उठ्यो अब के गर्ने त जिल्ला प्रशासनले तात्ताउँदै निर्णय लिइहाल्यो अब कार्यालय प्रमुखको अगुवाईमा नदी निरीक्षण गर्न जाने र सफसफाइ गर्ने फागुन चौबिस गते यो दिन त अन्तर्राष्ट्रिय महिला दिवस पर्छ जिल्ला प्रशासनले सफसफाइको निम्ति यही दिन तोकेको थियो जुम्लामा एकाध संस्था संस्थाबाहेक महिला दिवस मनाउने जिम्मा महिला विकास शाखाको मात्रै हो त्यस दिन हामीले केही न केही कार्यक्रम गर्नै पर्छ मैले बैठकमा कुरो उठाएँ सिडिओ साहब फागुन चौबिस गते त अन्तर्राष्ट्रिय महिला दिवस पर्छ अनि के भयो त प्रमुख जिल्ला अधिकारी कृष्ण श्याम बुढाथोकीले सोध्नुभयो हामी सबै महिला विकास कार्यालय जानुपर्छ मैले भने महिला विकास अधिकृत लामो समयदेखि छुट्टीमा हुनुहुन्छ कार्यक्रममा नभई हुन्न नदी निरीक्षणको काम अरू दिन तोक्न पाए हुने त्यसो भए तपाईँ नआउनुहोस् न त उहाँले भन्नुभयो तपाईँलाई छुट छ मेरो मन चसक्क भयो छुटको कुरा सुनेर मलाई जान मन छ सर त्यो एक दिन मात्र हो नभ्याउने अरू जुन दिन भयो नि हुन्छ होइन होइन राधाजी उहाँले मान्दै भन्नु भएन हामी त्यसै दिन गर्छौँ शनिबार पनि छ फुर्सदले गर्न पाइन्छ अरू कार्यालय प्रमुख र कर्मचारीले सही थापे म फेरि आफ्नो कुरा राख्न खोज्दै थिएँ उहाँहरू सुने नसुने गरेर आआफ्नो छलफल गर्न थाल्नुभयो बैठकभित्र सबैको बिचमा म एक्लै भएँ भित्रभित्रै कुडिरहेँ तर चुप्पै बसेँ सब मलाई पन्छ्याउन खोज्नुको एउटा कारण जोखिमपूर्ण ठानेर पनि हो काम गाह्रो भएर जोखिमपूर्ण भनेको चाहिँ होइन सब भएको ठाउँमा भूत प्रेत आउँछ भन्ने पुरानो मान्यता छ सहर बजारमा शिक्षित मान्छे पनि कर्काहापले मात्र यस्तो काममा अघि सर्छन् जुम्लाको त झन् कुरै भएन सायद उहाँहरू पनि भूत प्रेत आइहाल्यो भने मुटु दरो पार्न सक्ने आँटिलाहरूलाई मात्र लैजान चाहनुहुन्थ्यो के पुरुष मात्र आँटिला हुन्छन् भनेर कुनै धर्मग्रन्थमा लेखेको छ र बैठकमै सामेल केही पुरुष साथीले खुट्टा कमाएको मलाई थाहा थियो कायरमा गर्ने डरले केही बोल्न पनि सक्नु भएन मलाई भने जसरी पनि नगै भएको थिएन आफूलाई पुरुषभन्दा आँटिलो देखाउने लालसाले पक्कै होइन स्वास्थ्यकर्मी भएकीले जिल्लाकै स्वास्थ्यसँग जोडिएको यति महत्त्वपूर्ण काममा सामेल हुनु मेरो धर्म हो त्यसमाथि नदीमा तत्र सब मिलिकेको घटनालाई गाउँलेहरू रहस्यमय कथा जस्तो सुनाइरहेका थिए म त्यो कथा उधिन्न चाहन्थेँ तर महिला दिवसका सारा तयारी अल्पत्र छाडेर कसरी फुत्त हेर्ने मैले यसलाई आफ्नो नैतिक जिम्मेवारीका रूपमा लिएकी थिएँ मेरो मन भारी भएर आयो जाउँ भने आफ्नो अनुपस्थितिमा महिला दिवसको कार्यक्रम डौलो भइदिएला भन्ने डर थियो भोलि बाटो हिँड्दा पुरुष साथीहरूले किल्ली उडाए के गर्ने नजाउँ जिल्लाकै त्यत्रो सङ्कटमोचन घडीमा कसरी एक्लिएर बस्नु म दुधारमा परेँ सीमित त महिला विकास शाखा अधिकृत उमा कार्कीसँग आफ्नो दुविधा बाँडे निमित्त प्रमुख पनि नहुँदा जसलाई जिम्मेवारी दिइन्छ उसलाई सीमित त भनिन्छ तपाईँ ढुक्क हुनुहोस् उहाँले आडभर दिँदै भन्नुभयो यहाँ हामी छँदैछौँ मैले उहाँलाई कार्यक्रम कसरी चलाउने र के के गर्ने लेखेर बुझाएँ भने तपाईँहरू काम सुरु गर्दै गर्नुहोस् म जतिसक्दो चाँडो फर्कन्छु अनावश्यक छुट दिनु नपरेकोमा मेरो मन हल्का भयो त्यस दिन बिहानै जिल्ला प्रशासन कार्यालयमा भेला भयो जिल्लाका सबै कार्यालय प्रमुख हुनुहुन्थ्यो एयरपोर्ट हुँदै दाङसाङ्गु पुगेपछि नदी वारी बस्ने र पारी जाने दुई समूह बनाइयो दुवै समूहले नदी निरीक्षण गर्दै जाने र कहीँ कतै मान्छेको सब वा मरेका जनावर भेटिए गहिरो खाल्डो खनेर पुर्ने सहमति भएको थियो मैले दिवसको निम्ति छिटो फर्काउनु पर्ने हुँदा म वारी नै बसेँ फागुन सकिन लागेको भए पनि तिला नदीको पानी चिसो थियो सतह भने मजाले घटेछ हामी नदी किनाराका ठुल्ठुला ढुङ्गामा टेक्दै फड्किँदै सजिलै हिँडिरहेका थियौँ त्यसै घुम्न गएका भए निश्चय पनि त्यहाँको दृश्यले लोभ्याउने थियो हाम्रो काम भने यस्तो थियो समूहका धेरै साथी हिँड्दै नहिँडी लुल्याक लुल्याक्क गलेका देखिन्थे कोही डरले थर्कमान भएर सुस्तरी पाइला चालिरहेका थिए म आफू भने एकरत्ती डराएकी थिएन बरु समूहमा सबभन्दा अगाडि हिँडिरहेकी थिएँ पुराना घटना सम्झेर भावुक पनि भएँ मेरा पाइला जति अघि बढ्थे चार महिना अघिका भयावह थिएन मेरो आँखा अगाडि टपक्क टासिन आइपुग्थे यस्तो लागिरहेको थियो म फेरि त्यही घडी बाँचिरहेकी छु मेरो कानमा नदी सुसाइरहेको थिएन भटटट बन्दुक पड्किरहेको थियो चराको चिरबिर सुनिन छाड्यो म चारैतिरबाट मान्छेको आर्धनाथ सुनिरहेकी थिएँ पाँच मिनट नहेर्दै थुप्रै खुल्डी देख्यौँ मान्छेले खनेका ठुल्ठुला खाल्डा केही खाल्डो वरिपरि हातखुट्टाका लामा लामा हाट देखियो कति ठाउँमा कार दाउरा पनि हाडखोर जस्तै लाग्यो हामीलाई कति हाट सर्लक्क थिए भने कति मकिएर कालो भइसकेका थिए कुकुरले खोतलिएर छर्लिएका पनि थुप्रै देखिन्थे हाउरी आउँदा म केका रुखका हाँगामा भुइँभरि छर्लिएको चितवनको जङ्गलमा देखेकी थिएँ यहाँ त्यस्तै थियो माओवादी लडाकुले आफ्ना साथीको सब सैनिकले नभेटोस् भनेर नदी छेउछाउमा गाडेका छन् भन्ने सुनेकी थिएँ हो रहेछ ती खाल्डा मेरै अगाडि थिए म आफ्नै हातले ती खाल्डा खोतल्दै थिएँ माटो पन्छाउँदै थिएँ ए हेर्नुहोस् त हेर्नुहोस् यहाँ त सगुलै लास पो रहेछ एकजना साथी चिच्याउनु भयो हामी गुर्र नजिकै गयौँ केही साथी घिन लाग्छ भन्दै परे बसे मेरो हातमा सानो लौरो थियो त्यही लौरोले चलाएँ केटा मान्छेको सब रहेछ पच्चिस वर्षभन्दा कमै उमेरको होला निलो ट्र्याक सुट लगाएको खुट्टामा कपडाको खैरो जुत्ता लगाएको जस्ताको तस्तै रक्त अल्पताको बिरामी जस्तो ज्यान फुस्रो भइसकेछ आँखा चिम्लिएको थियो पातलो छाला हाडमै डाँसिएको थियो छाती र टाउकोमा सानो सानो प्वाल देखे गोली लागेको होला त्रिशुली नदीमा बस खसेर मान्छे मर्दा माछाले हातका औँला खाएका थिए भन्ने सुनेकी थिए यहाँ त त्यस्तो पनि देखेन खालि सास फेरेको थिए नत्र भर्खरै उठेर हिँड्ला जस्तो खल्लो मन लिएर दुई पाइला बढेकी मात्र थिए त्यसभन्दा भयानक दृश्य देखियो मानव शरीरका टुक्रा टाक्रै भुइँभरि छरिएका उचाइबाट खसेको माटोको पुतली भुइँमा बजारिएपछि जसरी थर्पष्ट हुन्छ ठ्याक्कै त्यस्तै कुन अङ्ग शरीरको कुन भागबाट उछिटिएको हो खुट्याउनै नसकिने अरूले किल किल मानेर हेर्ने सकिरहेका थिएनन् सुर्ती थुके जस्तो पिच्च पिच्च थुकिरहेका थिए मलाई भने त्यस्तो केही लागेन अपरेसन कक्षामा इनिस्टिक असिस्टेन्ट भएर काम गर्दा योभन्दा डरलाग्दो र घिनलाग्दो छेनसँग गुज्रिसकेकी छु लामो लामो अपरेसन हुँदा भित्रै चिया पिउँदै काम गर्ने मेरो बानी थियो साथीहरू छक्क पर्थे सायद त्यही बानीले मलाई त छेद विच्छेद सब देखेर घिन होइन दया लागिरहेको थियो म संवेदनशील हुँदै गइरहेकी थिएँ करुणा भित्रैबाट छचल्किरहे जस्तो नदी निरीक्षण गर्दै कृषि विकास कार्यालयसम्म आइपुग्दा साढे बाह्र बजिसकेछ सँगै गएका केही सहयोगी साथी गहिरो खाल्डो खनेर भेटिएका सब र मानव अङ्ग तह लाउँदै हुनुहुन्थ्यो मलाई भने महिला दिवसको कार्यक्रममा जान बितिसकेको थियो सब सफाइको काम बिचैमा छाडेर म जिल्ला विकास परिसरतिर लागेँ बेलुकी साथीहरूले सुनाएअनुसार चारवटा सलक्क परेका सग्ला सब भेटिएछन् कसको छोरा हो कसको लोग्ने हो कसको बाबु हो केही थाहा छैन चार महिनादेखि तिला नदीमा त्यत्तिकै लडिरह्यो हान्नेले त ड्याङ्ग गोली हानिदियो कर्तव्य गरे भन्ठान्यो सकिहाल्यो सँगै आएकाले पनि बचाउने प्रयास धरी गरेन ज्यान कति सस्तो भएको प्राण अड्किएको छ कि छैन पनि हेरेन होला कसैले बारुदले सल्किएको साथीलाई च्याप्प समात्यो नदीमा मिल्का आयो बाटो लाग्यो तुरुन्तै सास गएको भए त ठिकै थियो नभए यो अनकन्टार कति दिन कति रात तटपियो होला सुकेको स्वर बल्ल तल्ल तानेर कसरी मान्छे गुहार्यो होला कसैले आवाज नसुन्दा कति आत्तियो होला परिवार सम्झेर कति रात आँसु बगायो होला तिला नदीमा मिसिएर पानी भएको उनीहरूको आँसु हामीले चार महिनासम्म देख्दै देखेन छौँ त्यस्ता कति आँसु अझै देखेकै छैनौँ एकमा लेखिएको छ बा हामी कति गरिब हामी गरिब छौँ भन्ने त मलाई सानैमा थाहा थियो कति गरिब त्यसको भ्यू थिएन म अक्सर बालाई सोध्ने गर्थेँ बा हामी गरिब छौँ है उहाँ मलाई सम्झाउनुहुन्थ्यो हामीभन्दा गरिब त जुम्लामा बस्छन् आमामामा हामीभन्दा गरिब म छक्क पर्थेँ बा तिनीहरूसँग लाउने खाने पनि छैन पुग्दो छैन म जनचकित खान्थेँ पढ्न नै पाउँदैनन् धेरैले पाउँदैनन् अनि हामी जस्तै अध्ययारमै बस्नुपर्छ हो बा एकछिन चुप्प लाग्नुहुन्थ्यो म उहाँलाई हेरेर टोलाइरहन्थेँ जवाबको प्रतीक्षा गर्दै हामी भन्दा नि अध्ययारमा बस्छन् बा भन्नुहुन्थ्यो तिमीले धेरै पढेर जुम्लाका गरिबहरूको सेवा गर्नुपर्छ है म फुरुङ्ग पर्थेँ सबै छोराछोरीको आफ्ना बा संसारकै जान्ने सुन्ने मान्छे हुन् भन्ने लाग्छ मलाई पनि त्यस्तै लाग्थ्यो उहाँको कुरा गर्ने शैली नै लोभलाग्दो थियो नानाओली कथा कता हालेर भुलाइरहने अन्तिममा सन्दर्भ मिलाएर ट्वक्क आफ्नो कुरा भन्ने एकचोटि मैले नयाँ जुत्ता किनिदिने ढिपी गरेँ बासँग पैसा रहेनछ उहाँले साइकलमा हालेर कथा सुनाउँदै सुनाउँदै बजार पुर्याउनु भयो र जुत्तै नकिनी फिर्ता ल्याउनु भयो म उहाँको कुरामा यति मग्न भएछु जुत्ता त भुसुक्कै बिर्सिहालेँ मलाई लाग्थ्यो त्यति मिठो कुरा त स्कुलका सरहरू पनि गर्दैनन् कहिलेकाहीँ काम बिगार्दा पनि हप्काउने होइन कता हाल्ने र पोचुतो लाग्ने गरी सम्झाउने यस्तो बात मैले अरू कसैको देखेकी छैन उहाँले बाहिरका मान्छेसँग बोलेको पनि सुनेकी छु उहाँको लवज त्यस्तै हुन्थ्यो एकदमै बुझेकी म सोच्थेँ स्कुलको सर हुनुहुन्छ कि क्या हो फेरि डोलाउँथेँ मेरो स्कुलमा त कहिले पढाउन आउनु भएन अरू स्कुलमा गएको पनि देखेकी छैन गाउँका विद्यार्थी कसैले देवी प्रसाद सर भनेर बोलाएको सुनेकी छैन सर त होइन होला नभए हातमा चक्को सेतो दाग लागेको हुनुपर्ने नि खै मैले त देखिनँ लुगाबाट कहिले चक्को धुलो टकटक्याउने होइन विद्यार्थीहरूको होमवर्क जाँच्न कापीको मुठो बोकेर घर फर्केको कहिल्यै चाल पाएन सर त होइन क्यारे त्यसो भए पक्कै सरकारी अफिसमा अधिकृत वा सुब्बा हुनुहुन्छ होला खरदार घटी त हुँदै होइन मैले थाहा पाउँदा बा दुध बेच्नुहुन्थ्यो बिहानै धोएर बजार लाग्नुहुन्थ्यो बेलुकी दुधकै भाडामा चामल किनेर ल्याउनुहुन्थ्यो म उहाँको हरिसाब राखिदिन्थेँ उहाँ आफै जतिसुकै ठुलो हिसाब मुखागर गर्न सक्नुहुन्थ्यो मैले बिगारेँ भने समातिहाल्नुहुन्थ्यो पनि उहाँको काम दुध बेच्ने मात्र हो भन्ने मलाई कहिल्यै लागेन ठ्याक्कै थाहा नभए पनि मैले बालाई उच्च ओहदामै राखेकी थिएँ बा खानाको सोकिन हुनुहुन्थ्यो खाना पनि पकाउन पनि उहाँको मुखमा मात्र होइन हातमा पनि जादु थियो म सधैँ महिनाका ती चार दिन कुरेर बस्थेँ जब आमा पन्छिन हुन्थ्यो त्यति बेला भान्साको सारा जिम्मा बाकै हुन्थ्यो उहाँ खुब चाक दिएर पकाउनुहुन्थ्यो म थाल चाटी चाटी खान्थेँ अनि आमालाई खिसी गर्थेँ तपाईँ त सधैँ पन्चिनुहोस् आमा भात त बाले पकाएकै मिठो आमा आँखा तर्नुहुन्थ्यो आमा बिरामी पर्दा भने आफत पर्थ्यो मनले भन्थ्यो आमालाई छिटो सन्चो भइदियोस् बिचारी आमा पेटले चाहिँ मनको कुरा टेर्ने होइन आमाको रोग लम्बिए बाको हातको मिठो खाना धेरै खाना पाइन्छ भनेर लोभिन्थे म चेपमा पर्थेँ पछि थाहा पाएँ मेरा बा त भान्से हुनुहुँदो रहेछ एक दिन कसले पकाएको मिठो भनेर घरमा बहस चल्दा आमाको मुखबाट सुनेको मलाई त्यस दिन निकै खुसी लाग्यो साँच्चै सर सुब्बा खर्दा त जसका बा पनि छन् कसैका बा भान्से हुन्छन् मेरा कुनै साथीका बा भान्जे छैनन् आमा पञ्चिता भान्साका सारा काम उनीहरू आफै गर्छन् मैले गर्नु पर्दैन यस्तो बात मैले कसैको देखेकी छैन बा भान्से हुनुको पनि लामो कथा रहेछ श्रोताहरू आज वाचन गरेको कृति खलङ्गामा हमला एउटी नर्सको डायरी हो उक्त कृतिलाई आज वाचन गरेर पृष्ठ दससम्म ल्याएर रोकेको छु यस कृतिलाई राधा पौडेलले लेख्नुभएको थियो हजुरहरूलाई उक्त वाचन गरिएको कृति कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया कमेन्ट बक्समा गएर दिनुहोस् आजको श्रृङ्खला मन पर्यो भने यस च्यानललाई सब्सक्राइब र सेयर पनि गरिदिनुहोला र नजिकै रहेको बेल आइकनलाई पनि प्रेस गरिदिनुहोला ताकि मैले प्रस्तुत गरेका विषयवस्तु सर्वप्रथम तपाईँलाई प्राप्त हुनेछ यतिन्जेलसम्म यस श्रृङ्खलामा रहेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद छ आजको यस श्रृङ्खलालाई यही समाप्त गर्दछु यस कृतिका बाँकी भागहरू ल्याएर उपस्थित हुनेछु त्यो दिनजेलसम्मका लागि बिदा हुन चाहन्छु आज्ञा दिनुहोस् हस्त नमस्कार